पारामेडिकल क्याम्पसले अनुमति विपरीत विद्यार्थी भर्ना लिएको विषयमा छानबिन गर्न एक आउने आफूहरूबाट तोकिएको भन्दा बढ़ी रकम समेत लिएको पीड़ित विद्यार्थीको गुनासो सिद्धार्थ विज्ञान क्याम्पसका प्रमुखलाई कार्यकक्षमै थुनियो विद्यार्थी र क्याम्पसका हितमा उठान गरेका मुद्दामा क्याम्पस प्रशासनले व्यवस्था गरेको अखिल क्रान्तिकारीको आरोप धनगढ़ी बजार क्षेत्रमा लाखौं रूपियाँ खर्चेर जडान गरिएका सीसी क्यामेरा प्रयोगविहीन दार्चुलामा वडापालिकाको केन्द्र निर्धारणको विषयमा असन्तुष्टि बढ्दो र संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने एमाले उपाध्यक्ष रावलको भनाई सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेलधुरामा रहेको डडेलधुरा पारामेडिकल क्याम्पसले अनुमति विपरीत अवैधानिक तवरले विद्यार्थी भर्ना लिएको विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीबीटीले कदम चाल्ने भएको छ केही दिन अघि रेडियो युनिटीले पारामेडिकल क्याम्पसले अवैधानिक रूपमा विद्यार्थी भर्ना गरी उनीहरूको भविष्य अन्यलमा पारेको भन्दै रेडियो र अनलाइनमा समाचार सम्प्रेषण गरेपछि सीटीबीटीले आफ्नो ध्यान आकर्षण भएको जनाउँदै केही दिनमै एक टोली जिल्लामा पुगेर जान पुग्ने जानकारी दिएको हो सीटीभीटीको क्षेत्रीय कार्यालय कोहलपुर बाँकेले पारामेडिकल क्याम्पसले अवैधानिक रूपमा विद्यार्थी भर्ना लिएको विषय केन्द्रमा समेत गइसकेका हालै केन्द्र र क्षेत्रबाट गरी एक टोली छानबिन गर्न केही दिनमै डडेलधुरा आउने जनाएको छ क्षेत्रीय कार्यालय कोहलपुरका क्षेत्रीय निर्देशक यादव सुवेदीले अनुसन्धान गर्न टोली आउन लागेको र जिल्ला प्रशासन कार्यालयमा बसेर छलफल गर्नुका साथै छानबिन समेत गर्ने जानकारी दिएका छनृ यता क्याम्पसले मौखिक सहमतिमा सिटी कार्यक्रम सञ्चालन गर्न दिएको र नयाँ सदस्य सचिव नियुक्त भएपछि लिखित सहमति हुने र समस्या समाधान हुने भन्ने कुरामा उनले पूर्ण रूपमा असहमति जनाएका छन् सदस्य सचिव आएपछि हुँदै नभएको अनुमति दिने कुरा हुँदैन त्यो बिल्कुलै गलत हो उनले भने केही दिनमै टोली त्यहाँ आउँछ वास्तविकता के हो भन्ने बारे छानबिन हुन्छ सिटिबिटीबाट सम्बन्धन प्राप्त क्याम्पसले विभिन्न सातवटा क्याम्प कार्यक्रममा पूर्ण कोटा विद्यार्थी भर्ना लिइसकेपछि पनि दोस्रो पटक चारवटा विषयमा भर्ना लिएको छ क्याम्पसले अनुमति विपरीत वैधानिक रूपमा अनमी सीएमए कृषि जटिया र ल्याबतर्फ प्रत्येकमा चालिस चालिसजना गरी जम्मा एक सय साठीजना विद्यार्थी भर्ना लिएको जनाइएको छ क्याम्पसले भिटीबाट कार्यक्रम सञ्चालनको लागि अनुमति पाएका अनमी CME lab sub overseer Ayurveda कृषि जटिय र भेटेनरी जटियमा पहिले नै भर्ना लिइसकेको थियो उक्त कार्यक्रम सञ्चालनको लागि भर्ना आह्वान गरी प्रवेश परीक्षा दि फेल भएकाहरूलाई समेत क्याम्पसले फोन गरेर बोलाइ दोस्रो पटक अनुमति विपरीत सञ्चालन गरिएको कार्यक्रममा भर्ना लिएको हो आफू पहिलो पटकको प्रवेश परीक्षामा फेल भई घरमै बसिरहेको बेला फेरि अर्को नयाँ भर्ना खोलेको र पढ्न पाइन्छ औही भनेर क्याम्पसबाट फोन आएपछि आफूले भर्ना गरेको पीड़ित एक विद्यार्थीले बताएका छन् क्याम्पसले देखाउने गरेका विभिन्न व्यवहारपछि मात्रै झण्डै चार महिनाको पढ़ाई पूरा हुन लाग्दा मात्र विद्यार्थीले आफू अनुमति विपरीत सञ्चालन भइरहेको कक्षा लिइरहेको थाहा पाएका हुन् सिटीभिटीबाट कोही मान्छे आएमा विद्यार्थीहरूलाई एक्कासी फिल्ड पठाउने लगायत गतिविधि हुन थालेपछि विद्यार्थीहरूले आफ्नो भविष्य अन्यमा पारेको भन्दै पछिल्लो पटक चार कार्यक्रममा भर्ना भएका विद्यार्थीहरूले मंगिर तेह्र गतिदेखि तालाबन्दी गरेका छन् तर क्याम्पसले विवाह समय पार्न विदा दिएको बताएको छ यसैबीच सो क्याम्पसले अनुमति विपरीत भर्न लिएका विद्यार्थीबाट तोकिएको भन्दा बढ़ी रकम समेत लिएको विद्यार्थीहरूले गुनासो गरेका छन् तोकिएको रकम केही कम रहेछ तर क्याम्पसले बढ़ी रकम लिएको रहेछ अहिले थाहा भयो एक विद्यार्थीले भने सिटीबीटीको क्षेत्रीय कार्यालय कोहलपुर बाँकीका अनुसार अठार महिने अनमी कार्यक्रममा कुल रकम एक लाख बीस हजार रहेको छ तर क्याम्पसले आफूबाट पढ़ाई शुरू भएको चार महिना नबित्दै एक लाख तीस हजार भन्दा बढ़ी रकम लिइसकेको गुनासो गरेका छन् यस्तै एक लाख तोकिएको सीएमए कार्यक्रममा क्याम्पसलाई एक लाख पच्चीस हजार भन्दा बढ़ी रकम दिइसकेको पीड़ित विद्यार्थीले बताएका छन् थप दुईवटा कार्यक्रममा पनि क्याम्पसले बढ़ी रकम लिएको हुन सक्ने ती विद्यार्थीले बताएका छन् विप्लव माओवादी निकटको अखिल क्रान्तिकारीले सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुखलाई कार्यकक्षमै थुनेर बाहिर नाराबाजी गरेको छ अखिल क्रान्तिकारीका विद्यार्थीले विद्यार्थी र क्याम्पसका हितमा उठान गरेका मुद्दामा क्याम्पस प्रशासनले चरम व्यवस्था गरेको भन्दै महेन्द्रनगर स्थित सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख डाक्टर पूर्णबहादुर चन्दलाई हिजो एक घण्टा थुनेका हुन् क्रान्तिकारीले विद्यार्थीको हित र क्याम्पसका सुधारका पक्षमा पटक पटक क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाउँदा समेत प्रमुखले सम्बोधन गर्नको साटो उल्टै आक्रोशी शैलीमा प्रस्तुत हुनका साथै विद्यार्थीको हकितका लागि गरिएको मागलाई क्याम्पस प्रशासनले व्यवस्था गरेका कारण थुनेको अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला अध्यक्ष वीरेन्द्र राज विष्टले जानकारी दिएका छन् अखिल क्रान्तिकारले गत असोज महिनामा क्याम्पसमा अध्यापन गर्ने शिक्षकले दोहोरो अध्यापन गर्न नपाइने पुस्तकालयको उचित व्यवस्थापन हुनुपर्ने इन्टरनेटको व्यवस्था गराइनुपर्ने त्रिविका स्थायी शिक्षकहरूलाई अन्यन्त्र क्याम्पसमा अध्यापन गर्न बन्द गर्नुपर्ने लगायतका पन्ध्र बुधे माग राख्दै क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएका थिए ज्ञापन पत्र बुझाएको एक महिनापछि पनि माघबारे कुनै सुनवाई नभएपछि पुनः स्मरण पत्र बुझाउन समेत व्यवस्था गरेकाले आन्दोलन गर्नु परेको विद्यार्थी नेताहरूले बताएका छन् क्रान्तिकारी विद्यार्थी संगठनले क्याम्पस प्रशासनले आगामी एक सप्ताहभित्र विद्यार्थीका जायज मागबारे सुनवाई नगरे थप कडा संघर्षका कार्यक्रम थालिने चेतावनी दिएको छ उता विज्ञान क्याम्पसका प्रमुख डाक्टर पूर्णबहादुर सन्दले क्रान्तिकारीले उठान गरेका मागबारे आफूले सम्बोधन गर्न सकिने माग सम्बोधन गरेको बताएका छन् विज्ञान क्याम्पसका स्थायी प्राध्यापकहरूले बाहिर पढ़ाउने बारेमा आफूलाई केही जानकारी नभएको भन्दै उनले त्रिभुवन विश्वविद्यालयको ऐन अनुसार क्याम्पस सञ्चालनकै समयमा बाहिर पढाए कारवाही हुने प्रमुख चन्दले जानकारी दिएका छन् लाखौं रूपियाँ खर्च गरेर सुरक्षाका लागि धनगढ़ी बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामेरा प्रयोगविहीन अवस्थामा छन् व्यापारी र विभिन्न संघ संस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालयले केही महिना अघि धनगढ़ी बजारका मुख्य चौकहरूमा एक दर्जन सीसी क्यामेरा जडान गरेको थियो जडानका बेला परीक्षणका लागि प्रयोगमा ल्याइए पनि त्यस यता सीसी क्यामेरा बन्द अवस्थामा रहेका छन् आपराधिक घटना नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले ट्राफिक चौराहा क्याम्पस चोक एलेन्चोक लगायत ठाउँमा सीसी क्यामेरा जडान गरिएका हुन् जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षका दिलीप सिंह भण्डारीले जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनमा क्यामेराका तारहरू राखिएका र कार्यालय नयाँ भवनमा सरी नसकेकाले क्यामेरा प्रयोगमा आउन नसकेको बताउनु भएको छ नवनिर्मित भवनबाट सेवा शुरू गरेपछि सिसी क्यामेराको प्रयोग गरिने र नवनिर्मित भवनबाट छिट्टै सेवा शुरू गर्ने प्रहरी नायब परीक्षक भण्डारीले बताउनु भएको छ जडानका क्रममा परीक्षण मात्र गरिएको र त्यस यता प्रयोगमा नआएको उहाँले बताउनु भएको छ सीसी क्यामेराको प्रयोगले अपराधिक घटना तथा सवारी दुर्घटना न्यूनीकरणमा मद्दत पुग्नका साथै दुर्घटना भएर भाग्ने सवारी साधनलाई नियन्त्रणमा लिन समेत सीसी क्यामेराको प्रयोगले मद्दत पुग्ने प्रहरीको भनाइ छ सीसी क्यामेराको कन्ट्रोल रूम जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ दार्चुलामा स्थानीय तह पुनर्संरचनामा विभिन्न क्षेत्रका गाउँपालिकाहरूको वडापालिकाको केन्द्र निर्धारणप्रति स्थानीयको असन्तुष्टि बढ्दै गएको छ गाउँपालिकाको आवाज कमजोर हुँदै गएसँगै वडापालिकाको केन्द्र निर्धारणमा असन्तुष्टहरूले अहिले दिनहुँ ज्ञापन पत्र बुझाउने गरेका छन् हिजो मात्रै भगवती गाविसको वडा नम्बर एक दुई तीन चार र पाँचका स्थानीयहरूले वडापालिका सारिएको भन्दै स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिमा ज्ञापन पत्र पेश गर्दै छलफल गर्न माग गरेको छ यसै गरी खार गाविसको वडा नम्बर छवटा वडाका सर्वदलीय प्रतिनिधि र स्थानीयले जिल्ला प्रशासन कार्यालय स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति र जिल्ला स्थित राजनैतिक दललाई ज्ञापन पत्र बुझाएको छ छ ओडाको केन्द्रबिन्दु पुरानै गाविस भवनमा हुनुपर्ने उनीहरूले माग राखेको रतन सिंह बोहराले बताएका छन् जिल्ला तहबाट वडापालिकाको केन्द्र निर्धारण गर्दा एक दुई र तीनलाई सात र आठ नौमा मिसाएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा unity dot com dot unity खबर सुनिरहनु भएको छ नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री भीमरावलले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने बताउनु भएको छ जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नका लागि गृह जिल्ला अछाम पुग्नुभएका नेता रावलले अछाम क्षेत्र नम्बर एकको क्षेत्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो रावलले वर्तमान सरकारले भारतको इसारामा काम गरिरहेको आरोप लगाउँदै विदेशीको इसारामा भइरहेका हरेक गतिविधिको एमाले प्रतिवाद गर्ने बताउनु भएको छ यस्तै कुनै विवाद नरहेको पाँच नम्बर प्रदेशलाई टुक्राएर विवाद सिर्जना गरेको बताउँदै प्रदेश नम्बर सातलाई पनि टुक्र्याउन चलखेल भइरहेको भन्दै सजग रहन यो प्रदेशका जनतालाई आग्रह गर्नु भएको छ शुक्लाफाटा वन्यजन्तु आरक्षमा विश्वमै दुर्लभ पाठे बाघको गणना शुरू भएको छ थोरै क्षेत्रफलमा धेरै बाघको स्थान रहेको शुक्लाफाटा वन्यजन्तु आरक्षमा स्वचालित क्यामेरा क्यामेरा ट्राफिङ प्रविधिबाट बाघ गणना शुरू गरिएको आरक्षका प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकालले जानकारी दिएका छन् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डाक्टर महेश्वर ढकाल र शुक्लाफाटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकालले संयुक्त रूपमा बाघको फोटो खिच्ने क्यामेरा खोली बाघ अनुगमन कार्यको शुरूआत गरेका हुन् बाघ गणनामा खटिने टोलीलाई आवश्यक प्रशिक्षण दिएर गणनाका लागि आरक्षी क्षेत्रमा खटाइएको छ यसपटक आरक्षी कार्यालयले ग्रिड बनाएर चार टोली गणनाका लागि खटाएको छ गणनामा शुक्लाफाटा आरक्ष कार्यालय प्रकृति संरक्षण कोष सहितका कर्मचारी र प्राविधिक गरी चालिसजनाको जनशक्ति परिचालन भएका छन् सन् दुई हजार पन्ध्रको गणना अनुसार शुक्लाफाटामा बाघको संख्या पन्ध्र रहेको छ मंगिर बाइस गतेदेखि पुष दुई गतेसम्म कैलालीको धनगढ़ीमा आयोजना हुने एघारौं सुदूरपश्चिम महोत्सव दुई हजार त्रिहत्तरको तयारी अन्तिम चरणमा पुगेको छ देगो शान्तिका लागि आर्थिक समृद्धि भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सव कैलाली उद्योग वाणिज्य संघको वार्षिक क्यालेण्डर अनुसार वर्षनी यही मितिमा आयोजना हुँदै आएको छ कैलाली उद्योग वाणिज्य संघद्वारा हिजो आयोजित पत्रकार सम्मेलनमा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ यस पटकको महोत्सव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष अध्यक्ष शंकर बोखजीले जानकारी दिनुभएको छ यसपटक महोत्सवमा व्यापारी औद्योगिक संघ संस्था कृषि पर्यटन क्षेत्र लगायतका दुई त्रिसठीवटा स्टल रहनेछन् करिब पाँच लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ महोत्सवमा हरेक व्यक्तिबाट संकलित मध्ये एक एक रूपैयाँ आकस्मिक विपद व्यवस्थापन कोष र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल मैदान फाप्ला निर्माणको लागि संकलन गरिने आयोजकले जनाएको छ विक्रमसम्म दुई हजार त्रिसठी सालदेखि वर्षनी गरिँदै आएको महोत्सवमा आयोजकले राज्यसँग एक्काइस बुधे माग राखेकोमा अहिलेसम्म अप्टिकल फाइबर बिछ्याउने सुदूरपश्चिम विश्वविद्यालय स्थापना धनगढ़ी विमानस्थललाई कालोपत्र गर्ने गेटा मेडिकल कलेज सेती अञ्चल अस्पतालमा आईसीयू स्थापना लगायतका माग पूरा भए पनि अन्य माग पूरा हुन सकेका छैनन् अन्य माग पूरा गराउनको लागि महोत्सवले दबाव सृजना गर्ने आयोजकले जनाएको छ यस वर्ष प्रमुख अतिथिलाई माग पूरा गर्न दबाव दिनको लागि एघार किलोग्रामको माला पहिर्याइने आयोजकले जनाएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अप्तरियाले जनाएको छ डोटीमा जीपबाट खस्दा हिजो दिउँसो एक बालिकाको मृत्यु भएको छ डोटीको तिलताली भन्ने ठाउँमा डलेधुवाबाट दिपाल जाँदै गरेको से एक ज छ एक छ नम्बरको जीपबाट खस्दा गम्भीर घाइते भएकी डोटी लाटामाण्डो आठ गोपघाट बस्ने नौ वर्षकी बालिका शिला बलाएरको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो घटनास्थलबाट उपचारका लागि जिल्ला सदरमुकाममा लगेपछि त्यहाँ सामान्य उपचार गरी थप उपचारका लागि अत्तरिया स्थित पद्मा अस्पताल लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको हो जीप र चालक प्रहरले नियन्त्रणमा लिएको छ अब